विघटन हुन पुग्यो प्रमुख नेताहरूले सहितको संहितालाई समस्याको रूपमा हेर्दा संविधान बन्न नसकेको उहाँले आरोप लगाउनुभयो कार्यक्रममा बोल्दै नेपाली कङ्ग्रेसका नेता एवं आदिवासी जनजाति सभासद ककसका पूर्व अध्यक्ष बहादुर गुरुङले जातीय एकल पहिचान आफरको माग भएको बताउनुभयो हाम्रो बटम लाइन जातीय पहिचान सहितको चौध प्रदेश हो उहाँले भन्नुभयो हामीहरूले छत्तिसवटा वर्णहरू प मागिरहेका छौँ पहिचान प्रतिष्ठा पहुँच प्रतिनिधित्व सबै जाति भाषा धर्महरूको पहिचानको सम्बोधन संविधानले गर्नुपर्ने उहाँको भनाइ थियो जनजातिको आन्दोलनले एक दिन पहिचानसहितको संविधान दिने समेत उहाँले ठोकुवा गर्नुभयो त्यस्तै एमालेका पोलिट ब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजाति दलित पिछडा वर्गले अधिकार मागिरहेको बताउनुभयो हाम्रो आन्दोलन अधिकार प्राप्तिको लागि हो पहिचान विरोधीहरूलाई उहाँले प्रश्न गर्नुभयो कि पहिचान माग्नु अपराध हो धार्मिक स्वतन्त्रता भाषिक स्वतन्त्रता खोज्नु अपराध हो संसारमा आदिवासी आन्दोलनलाई कसैले पनि रोक्न नसक्ने उहाँको दावी थियो कार्यक्रममा जातीय आधारमा संहिता संसारका विभिन्न मुलुकहरूले प्रयोग गरिरहेको नेकपा माओवादीका नेता सुरेश आले मगरले बताउनुभयो संसारले प्रयोग गरिरहेको छ जातीय पहिचान क्षेत्रको संहिता उहाँले भन्नुभयो भारतमा नागाल्यान्ड रुसका काजाकिस्तान जातीय आधारका संहिता हुन चीन लगायतका अन्य मुलुकमा समेत यसको प्रयोग भएको छ पहिचान विरोधी आफ्नो एकाधिकार भङ्ग हुने डरले यसलाई समस्या बनाइरहेको उहाँको आरोप थियो त्यस्तै अहिलेको सरकार असंवैधानिक भएको संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले बताउनुभयो यो सरकार बन्दा भएको पच्चिस बुधे समझदारी र एघार बुधे आदेश पहिचान विरुद्धको षड्यन्त्र हो उहाँले भन्नुभयो यसलाई खारेज नगर्दासम्म हाम्रो अधिकार सुनिश्चित हुँदैन पहिचान विरोधीहरूकै कारण निर्वाचन हुन नसकेको उहाँले आरोप लगाउनु भएको छ यसैबीच महासङ्घको शनिबारदेखि सुरु भएको आठौँ महाधिवेशनको बन्द सत्र आजदेखि सौरामा हुँदैछ महासङ्घले तेइस वर्ष इतिहासमा पहिलोपटक उपत्यका बाहिर गर्न लागेको आठौँ महाधिवेशनमा देशभरका एकहत्तर जिल्लाका पाँच सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन आइपुगेका छन् महासंघले महाधिवेशनमा सहभागी प्रतिनिधि एवं पर्यवेक्षकका लागि खाना तथा आवासका लागि चितवनको सौरामा विभिन्न होटलहरूमा तीन सय कोठा बुकिङ गरेको जानकारी दिएको छ महाधिवेशन नयाँ नेतृत्व चयन गरी सोमबार सकिनेछ यस्तै महासङ्घको महाधिवेशनको चयन गर्ने नयाँ नेतृत्वमा सर्वसम्मत हुन नसक्ने सङ्केत देखिएको छ महासङ्घको आगामी नेतृत्वको लागि तीनजनाले इच्छा देखाइरहेको कारण सर्वसम्मत हुन नसक्ने देखिएको हो आगामी नेतृत्वको लागि चन्द्र विक्रम राई नरेश ताम्राकार र नागेन्द्र कुमारले उम्मेद्वारी दिने बताएका छन् जसमध्ये राई संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार दिन लागेका हुन् उनलाई माओवादीको समेत समर्थन रहेको बुझिएको छ त्यस्तै कुमार नेपाली कंग्रेसका तर्फबाट उम्मेद्वार दिन लागेको जानकारी प्राप्त भएको छ गृहमन्त्री माधव प्रसाद घिमिरेले शनिबार चितवनका सरकारी कार्यालय प्रमुखहरूलाई गैर कानूनी रूपमा बसोबास गरेका सुकुम्बासी बस्तीमा कुनै सरकारी सुविधा नदिन निर्देशन दिनुभएको छ जिल्ला विकास समिति चितवनको बैठक कक्षमा विभिन्न कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले सुकुम्बासी बस्तीहरूमा गैर कानूनी बसोबासलाई प्रोत्साहन गर्ने गरी सरकारी सेवा सुविधा नदिन निर्देशन दिनुभयो सरकारी जग्गा मिच्ने सरकारले भनेको नमान्ने अनि किन उनीहरूलाई सरकारले सुविधा दिने गृहमन्त्री घिमरेले भन्नुभयो कानुनी रूपमा बसोबास गर्नेलाई सरकारको पहिलो प्राथमिकता हुन्छ गैर कानुनी रूपमा बसोबास गर्नेलाई सरकारले सुविधा दिन सक्दैन मन्त्री घिमिरेले विगतमा वन वनफ्रानी गरी घर बनाएर बसेकालाई अहिले केही नगर्ने तर भविष्यमा अरूले त्यस्तो फडानी गरी बसोबास गर्नमा भने रोक लगाउनु उहाँले आग्रह गर्नुभयो यसैबीच गृहमन्त्री घिमिरेले आगामी कार्तिक महिनाको अन्तिम वा मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको अन्तिम तयारीमा रहेको बताउनु भएको छ मन्त्री घिमिरेले निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो नेपाल परिवार दलको सौरामा आयोजना गरेको तराई मधेस ब्युरो बैठक दस बुधे पत्र जारी गर्दै शनिबार सकिएको छ मुलुकको वर्तमान अवस्था र पार्टीको भावी रणनीतिका बारेमा छलफल गर्न आयोजना गरेको बैठकपछि जारी गरेको पत्रमा मङ्सिरको पहिलो हप्ता निर्वाचन गर्न माग गरिएको छ घोषणा पत्रमा परिवार दल निर्वाचनमा सहभागी हुने र तराई मधेसका सम्पूर्ण जिल्ला तथा निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिने उल्लेख गरिएको छ त्यसै गरी पत्रमा संविधान सभाको निर्वाचनको मिति तुरन्त तोक्न र आन्दोलनमा रहेका दलहरूसँग वार्ता गरी निर्वाचन प्रक्रियामा सहभागी गराउन तथा जनविद्रोह जनआन्दोलन मधेस आन्दोलन लगायतका भावना अनुसार स्थापित भएको समानुपातिक सिट संख्या र प्रतिशत नघटाई कुनै सीमा थ्रेस होल्ड नराखी निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न सरकारसँग माग गरिएको छ आगामी संविधान सभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने र सामाजिक आर्थिक रूपान्तरण गर्न सक्ने नैतिक मूल्य मान्यतासहित पहिचान र सामाजिक सद्भाव बलियो हुने संविधान निर्माणमा जोड दिने जारी गरेको घोषणापत्रमा उल्लेख छ दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले तराई मधेसका सबै जिल्लामा एकजना भिन्दा भिन्दै जातिका व्यक्तिसँग मित लगाउने र निकट भविष्यमा संयोगको सङ्ख्यामा तराई मधेस हिमाल र पहाडका जनताबीच सद्भाव र सहकार्यको लागि मितेरी साइनो लगाउने बैठकले निर्णय गरेको छ बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल परिवार दलका अध्यक्ष ढकालले खिलराज रेग्मी नेतृत्वको सरकारले गर्ने निर्वाचनमा सहभागी हुने बताउनुभयो वर्तमान सरकारको खारेजीको माग गर्दै तेत्तिस दल आन्द्रमा उत्रिएका बेला परिवार दलका अध्यक्ष ढकालले निर्वाचनमा भाग लिनकै लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेकी दिन दल दर्ता समेत गरेको जानकारी दिनुभयो अस्वस्थ प्रतिस्पर्धाका कारण भर्खर बामे गरेको भरतपुरको एक खानेपानी उद्योग मर्कामा परेको छ केही दिन अगाडि Jeevan Jyoti mineral water and beverage उद्योग भरतपुर साथले उत्पादन गरेको हाइल्यान्ड ड्रपको खानेपानी बोतलमा किरा भेटिएको समाचार बाहिर आएको थियो किरा परेको पानीको बोतलको नेक्सिल अर्कै कम्पनीको फेला परेपछि उक्त रहस्य खुलेको हो किरा परेको बोतलमा रहेको नेक्सिलमा supreme mineral water and beverage इन्डस्ट्रिजको सिल रहेको छ समाचारमा असर परेको प्रति जीवन ज्योतिका प्रबन्ध निर्देशक नवराज खानियाले ध्यानकर्षण भएको जनाउनु भएको छ यसरी आफ्नो व्यवसायलाई असर पार्ने गरी भएको कार्यको छानबिन गरी कारवाही गर्न समेत उहाँले माग गर्नुभएको छ विज्ञप्तिमा उपभोक्ताहरूलाई कम्पनीको नेक्सिल हेरेर खरिद गर्न अनुरोध गरिएको छ पुनर्वहाली गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका बालकुमारी कन्या उच्च माविका शिक्षकहरूले आन्दोलन स्थगित गरेका छन् आइतबारदेखि अनिश्चितकालीन विद्यालय बन्दको आह्वान गरेका शिक्षिकाहरूसँग विद्यालय व्यवस्थापन समितिले समय माग गरेपछि आन्दोलन स्थगित गरेको सङ्घर्ष समितिका संयोजक मिरा रिमालले जानकारी दिनुभयो पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आइतबारदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरिएको थियो आन्दोलनरत शिक्षिकाहरूले विद्यालय व्यवस्थापन समितिले आफूहरूको मागका विषयमा सकारात्मक प्रतिक्रिया दिने विश्वास व्यक्त गरेको बताएका छन् निजी स्रोतको अस्थायी रूपमा कार्यरत साजना सूचिकालाई विद्यालय व्यवस्थापन समितिले बिना कारण अवकाशको जानकारी गराएको भन्दै वैशाख बाइस गतेदेखि उनीहरू आन्दोलनमा उत्रिएका थिए छोरा रजत सुवेदीको शनिबार दिउँसो देवघाटमा नदीमा डुबेर मृत्यु भएपछि पत्रकार रामबाबु सुवेदीलाई पुत्र शोक परेको छ प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष एवं चितवन पोस्ट दैनिकका सहसम्पादक सुवेदीका छोरा रजत पौडी खेल्ने क्रममा देवघाटको सीता गुफा नजिकै कृष्ण गण्डकी नदीमा डुबेको जिल्ला प्रहरीकारले तनहुले जनाएको छ उनको सब स्थानीय भोटेको सहयोगमा नदीबाट बाहिर निकालिएको थियो मृतक सुवेदीको सब शनिबार साँझ शल्य परीक्षणपछि देवघाटमा अन्त्येष्टि गरिएको छ नेपाल ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्र चितवनको शनिबार भरतपुरमा पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ अधिवेशन सम्मेलनले नयाँ नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ अधिवेशनमा चितवनका तीन सय साठी मजदुर प्रतिनिधिको सहभागिता रहेको थियो कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व सभासद उमा रेग्मी भीमबहादुर श्रेष्ठ कङ्ग्रेसका केन्द्रीय सदस्य भरत खनाल पूर्व जिल्ला सभापति विकास कोइराला लगायत बोल्नुभएको थियो यस्तै ट्रेड युनियन कङ्ग्रेस चितवन स्वतन्त्रको पाँचौँ जिल्ला सम्मेलनले लक्ष्मण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ समितिको उपाध्यक्षमा प्रेमराज सुवेदी महिला उपाध्यक्षमा सरला घिमरे सेवा क्षेत्रका उपाध्यक्षमा उदय तामाङ उत्पादन क्षेत्रमा हरिहर सापकोटा अनौपचारिक क्षेत्रमा राजन कार्की सचिवमा कोमलनाथ घिमिरे सहसचिवमा पूर्णप्रसाद शर्मा कोषाध्यक्षमा भीम ढकाल रहेका छन् रत्नगर एक बकुलर स्थित अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजो एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ रेडियो अर्पणको सवालमा भएको तालिममा अर्पण बचत तथा ऋण सहकारी संस्था र उज्जवल महिला बचत तथा ऋण सहकारी संस्था का जना सेयर सदस्यहरूको सहभागिता रहेको थियो तालिममा अर्पण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वेद प्रसाद आचार्य र शिक्षा उपसमिति संयोजक हेमा अधिकारीले सहजीकरण गर्नुभएको थियो तालिममा अध्यक्ष आचार्यले सहकारीका उद्देश्य मूल्य मान्यता सेव दक्षताको बारे सबै शेयर सदस्यहरू स्पष्ट हुनुपर्ने भएकाले गैर सदस्यलाई पनि सहकारीमा आबद्ध गराउन तालिमले सहयोग पुग्ने भन्दै तालिमको बारे प्रश्न पार्नु भएको थियो शिक्षा उपसमितिकी संयोजक हेमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव वासुदेव आचार्यले सञ्चालन गर्नुभएको थियो सेयर सदस्य सुरज पौडेलले स्वागत मन्तव्य राख्नुभएको तालिममा सहभागिताको तर्फबाट कोपिला लामिछानेले तालिमका बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक उत्थानमा अश्लील कार्यमा संलग्न रहेको भन्दै नेवी कार्यकर्ता कान कुइए भन्ने अनिल परियारलाई पक्राउ गरेको छ परियारलाई शनिबार बिहान भरतपुरको स्काई रेस्टुरेन्ट एन्ड गेस्ट हाउसबाट एक युवतीसहित पक्राउ गरेको जिल्ला प्राधिकारले भरतपुरका प्रमुख प्रहरी प्रेक्षक दीपक कुमार थापाले जानकारी दिनुभयो पक्राउ परियारलाई सार्वजनिक स्थानमा अश्लील क्रियाकलापमा संलग्न भएको अभियोगमा मुद्दा चलाएको उहाँले बताउनुभयो यसअघि पनि चार पटकसम्म पक्राउ परेका परिवार नेपाली कङ्ग्रेसका विभिन्न भातृ संगठनमा रहेको समेत थापाले बताउनुभयो नेकपा एमालेको घर घरमा एमाले अभियान अन्तर्गत शनिबार रत्नगर बाह्रमा भएको भेलाले अखिल नेपाल महिला सङ्घ गठन गरेको छ भेलाले तीनवटा टोल कमिटी पनि चयन गरेको छ पार्टी ओडा अध्यक्ष सुभाष घिमिरेको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा भएको भेलाले बेलकुमारी श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय अखिल नेपाल महिला संघ ओडा कार्यसमिति गठन गरेको हो नुवाकोटको त्रिशुलीमा सम्पन्न मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा चितवन दोस्रो भएको छ प्रतियोगितामा चितवनले चार स्वर्ण र दुई रजत प्राप्त गरी दोस्रो भएको तेक्वान्दो सङ्घ चितवनका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभयो प्रतियोगितामा महिलातर्फ सुस्मिता थापा मगर पुरुषतर्फ अरूण अधिकारी मनोज विक र विक्रम गुरुङले स्वर्ण पदक प्राप्त गरेका हुन् त्यस्तै पार्वती गुरुङ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 पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस